उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गएको दुई सातादेखि हामीले डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी सुन्दै आएका छौं एउटा प्रेम पत्रमै टुङ्गिएको यो लघु उपन्यास पत्र साहित्यको रूपमा पनि महत्वपूर्ण देखिन्छ लघु उपन्यास च्यात्न नसकेको चिठीको तेस्रो तथा अन्तिम श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा घृणाको एउटा असाध्य तीव्र ज्वार उठ्यो त्यसपछि मैले मेरो पतिसँग कहिले सोधिनँ तपाईँ मलाई प्रेम गर्नुहुन्छ मैले यो यसकारण नसोधेकी होइन कि यो प्रश्न सोध्न मेरो बिछौनामा उपाय हुँदैन थियो यसकारण पनि होइन कि म प्रति अक्सर उपेक्षा देखाउने प्रयासमा रहने उसको केही असन्तुष्ट झैँ केही आहत झैँ देखिने अनुहारसँग म डराउँथेँ बरु यसकारण कि उसले यसको उत्तर दिइसकेको थियो उसले त्यही प्रश्न फेरि दोहोऱ्याएर सोधेको थियो साँच्चै त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो उसले मलाई शारीरिक तराजुमा जोख्ने यो प्रश्न जुन आहत र निराशाको स्वरमा दोहोऱ्याएको थियो त्यसले मेरो पहिलो पटक बोलेको झुठोको किंचित विकसित आत्मग्लानी पनि हरायो उसलाई मैले राख्ने आहतै राख्ने कुचित अभिप्रायले स्पष्ट झर्कोको साथ मैले भने मैले भनिसकेँ मेरो पारदर्शी झर्को र नितान्त ग्लानीरहित स्वीकारोक्ति सुनेर उसको अनुहारमा पीडाको जुन रेखा खिचिएको थियो त्यसले मलाई आनन्द दिएको थियो र यो आनन्द कति पीडादायक थियो त्यो म बाहेक केवल ईश्वर जान्दछ यदि छ भने मान्छे सुख बिना बाँच्न सक्दैन म अब आत्मपीडनबाट सुख लिन थालेँ अवसर पऱ्यो कि म मेरो पतिलाई त्यही पीडा दिन थिएँ तर मेरो भाग्य हो वा दुर्भाग्य मेरो पतिले यसो त्यसो केही भनेन मलाई लागेको थियो उसले पारपा चुकेको समेत कुरा उठाउला तर त्यस्तो केही पनि भएन दिनहरू फेरि सामान्य बने तर यो सामान्यता भिन्दै प्रकारको थियो यो एउटा असामान्य किसिमको सामान्यता थियो हामी बेग्ला बेग्लै सामान्य देखिने कोसिस गरिरहेका थियौँ घरमा सबैसँग मेरो पति जस्ताको त्यस्तै देखिरहेको थियो तर मेरो सामु भने ऊ यो अभिनयमा अक्सर असफल रहन्थ्यो मलाई देख्ने बित्तिकै उसको अनुहारमा पीडाको एउटा धर्को कोरिहाल्थ्यो तर त्यसलाई तुरन्तै लुकाउने चेष्टा भने उसले कहिले पनि छोडेन ऊ मलाई पहिलेको जस्तै तत्परता साथ उत्साहपूर्वक माया गरिरहेको देखाउन चाहन्थ्यो तर मलाई लाग्थ्यो ऊ यो प्रयासको कुनै बिन्दुमा पुगेर कसो कसो फुस्कन्थ्यो हाम्रा बिछौना फेरि सधैँका लागि संयुक्त बने तर त्यो बिछौनामा त्यो पुरानो गर्मी फेरि कहिले पनि फर्केन यसैबीच एउटा घटना घट्यो एक रात अकस्मात हामी साबिकभन्दा धेरै चिसो हुन पुगेका थियौँ भएको के थियो भने मेरो पतिले कुनै कुराको बिचमा भन्न पुग्यो त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ मैले उत्तर दिएँ थाहा छैन मेरो यो उत्तर सुनेपछि अकस्मात मेरो पति सेलायो उसको उत्साह सेलाएपछि म पनि चिसो हुन पुगेँ र यसरी त्यो रात साबिकभन्दा निकै चिसो हुन पुगेको थियो त्यसै चिसो रातको भोलिपल्ट मैले तिमीलाई देखेँ भयो यसरी म काम विशेषले एउटा नातेदारको घरमा पुगेकी थिएँ छतमा एक्लै टहल्दै थिएँ म सहसा मेरो दृष्टि अलिक परको घरको छतमा पुग्यो जहाँ एउटा बालक छतको पल्लोपट्टिको छेउमा थियो त्यहाँ अरू कोही पनि थिएनन् र त्यो बालक घरिघरि केही टिप्न खोजेजे गरी दुवै हात तलतिर लैजान्थ्यो त्यहाँबाट खस्यो भने प्रत्येकपल्ट त्यो बालकले हात तलतिर लैजाँदा म डरले खङ्रङ्ग हुन्थेँ एकपल्ट त ऊ यति धेरै लम्क्यो कि मेरो मुखबाट ए आवाज निस्क्यो र डरले मैले आँखा चिम्लेँ जब मैले आँखा खोलेँ छतमा त्यो बालक थिएन मेरो मुटु जोड जोडले ढुकढुक गर्न थाल्यो मलाई लागेको थियो अब त्यहाँ खलबल सुनिनेछ वा कोही देखा पर्नेछ तर चकमन्न मानव केही भएको छैन कोही छैनन् त्यहाँ मेरो कल्पनामा जुन दृश्य आयो पसिना छुट्यो मेरो म दौडेर त्यो घरमा पुगेँ केही चालचुल छैन माथिल्लो तलामा बार्दली थियो त्यहाँ पुगेर हेरेँ मेरो अनुमान अनुसार त्यो बालक जुन ठाउँबाट खसेको मैले देखेकी थिएँ त्यहाँ छतमा चढ्ने सिँढी थियो सिँढीको केही पर ढोका थियो र कोठाभित्र कोही थिए मैले कल्पना गरे अनुसारको दुर्घटना नभएको कुरामा म विश्वस्त भएपछि फर्कनकै लागेकी थिएँ एउटा अकल्पित मान्छेमा मेरो दृष्टि पर्यो तिमी एउटा बाल्टिनमा पानी बोकेर तलतिरबाट उक्लँदै थियौ सबैको यत्रो अन्तराल यतिका घटना अनि मात्र यो भेट हृदयमा एउटा अनौठो चितकार उठ्यो तिमी दोस्रो तलामा उक्लिसकेका थियौ र अब म भएको तलामा उक्लने ठाउँमा आइपुगिसकेका थियौ मेरो मनमा केही वाक्यहरू प्रतिध्वनित भइरहेका थिए त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ मैले उत्तर दिएको थिएँ थाहा छैन तिमी म भएतिर उक्लिरहेका थियौ फेरि त्यो आवाज प्रतिध्वनित भयो त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ थाहा छैन ईश्वर जान्दछ त्यो क्षण मेरो स्थिति के भएको थियो तिमी मेरो छेउमा आइपुग्ने बेलामा मैले तिमीतिर पिठ्यौँ फर्काएँ मेरो मनमा फेरि त्यही आवाज प्रतिध्वनित भयो मेरो पतिले सोधेको त्यो मान्छेलाई फेरि भेट्यो भने तिमी त्योसँग जान्छौ मैले उत्तर दिएको थिएँ थाहा छैन त्यो प्रतिध्वनि त्यति बेला भएको थियो जब तिमीले मेरो पिठो देखेर सोधेको थियो यहाँले कसैलाई खोज्नु भएको हो मैले केही जवाफ नदिएपछि तिमी हिँड्यौ तिम्रो पच्चाप एउटा अर्को कोठाको ढोकासम्म पुग्यो ढोका लगाएको आवाज आएपछि मैले ढोकाको सास फेरेँ अब म चुपचाप फर्कने सुरुमा थिएँ तर एउटा अज्ञात शक्तिले बाँधिए चाहिँ मेरा पाइला सरेनन् मैले तिमी पसेको बन्द ढोकालाई हेरेँ फेरि एउटा अनौठो चित्कार उठ्यो हृदयमा सिँढीको केही पर रहेको कोठाबाट कोही निस्क्यो हेरेँ एउटी आइमाई थिइन् साधारण लवाई खवाइकी कसलाई खोज्नुभएको हजुरले उनले सोधिन् मेरो लवाई र व्यक्तित्वलाई नापेर हजुर सम्बोधन गरेकी थिइन् सायद तिनले मैले उत्तर दिएँ कसैलाई पनि होइन तिनले मलाई हेरिरहेकी थिइन् त्यो हेराइमा केही विस्मय र केही आदरभाव टप्कन्थ्यो मैले मेरो आगमनको कारण बताएँ ए ती नानीलाई मैले नै ओह्रालेकी हुँ उनले हाँस्दै स्पष्ट गरिन् त्यो हँसाइमा कृतज्ञता झल्किरहेको थियो त्यतिखेरै मैले छतमा देखेको बालक जो उसको छोरो रहेछ बाहिर निस्क्यो म त्यही सिँढीमा बसेँ र त्यो बालकलाई काखमा लिएर माया गर्न थालेँ त्यो आइमाई निकै मिलनसार ठहरी उसले मलाई चकटी ल्याएर ओछ्याइदिए र कुरा गर्न थाली मैले पनि चाख देखाएकोले एकैछिनमा नै ऊ यति खुलेर कुरा गर्न थालेँ कि हामी चिरपरिचित झैँ कुरा गरिरहेका थियौँ कुरै कुरामा उसले छेउको कोठामा बस्ने बाबु अर्थात् तिम्रो बारेमा पनि निकै कुरा बताए मलाई उठ्न मन लागेको थिएन मैले उसलाई हाँस्थेँ भने म त तपाईँको ननिन्त्याएको पाहुना नै भएँ अनि चिया खुवाउनुहुन्न ऊ केही सङ्कोचका साथभित्र गए उसको छोरो पनि गयो म एक्लो भएँ एकदमै एक्लो तर कस्तो कस्तो एक्लो जस्तो एक्लो होइन होइन जस्तो एक्लो सोच्दै थिएँ म सहसा एउटा विचार आयो म अहिले तिम्रो कोठामा गएर तिमीलाई तर्साइदिएँ भने साँच्चै मलाई अचानक देख्दा कस्तो देखिँदा हो तिमी कति केटाकेटौले विचार म कसैको विवाहित पत्नी हुँ र मलाई यस्तो गर्न सुहाउँदैन यो विचार आएपछि सारा उत्साह एकैचोटि चेलायो हतार छ भनेर चिया पनि नपिकन म त्यहाँबाट छिट्टै फर्केँ मैले तिमीलाई नभेटेर ठिक गरेँ या बेठिक बाटोमा सोच्न खोज्दै थिएँ म तर त्यो विचारलाई जबरजस्ती पन्छाएँ मैले जबरजस्ती सोचेँ मेरो जीवनमा अब तिम्रो लागि कुनै स्थान छैन तिमीसित मलाई कुनै प्रकारको सरोकार छैन त्यसैले तिमीलाई नभेट्नु ठिक कि बेठिक भन्ने प्रश्नै उठ्दैन त्यसै साँझ मैले मेरो पतिलाई भने म तपाईँलाई माया गर्छु मेरो पतिले भन्यो म पनि तिमीलाई माया गर्छु उसको जवाब सुनेर किन हो म निराश भएँ मैले मनमा नै भने म तपाईँलाई घृणा गर्छु र साँच्चै मैले उसलाई घृणा गरेँ सन्जी तर सन्जी म घृणासँग पनि थाकिसकेकी थिएँ अब अब म मेरो पतिलाई घृणा होइन अर्कै केही गर्न चाहन्थेँ र मलाई थाहा थिएन त्यो अर्कै केही के थियो के होला त्यो सहानुभूति स्नेह दया वा प्रेम त्यो प्रेम थिएन ईश्वर किन भएन त्यो प्रेम किनभने जब जब म मेरो पतिलाई भन्दा म तपाईँलाई प्रेम गर्छु तब मलाई लाग्दथ्यो मैले बोलिरहेका शब्द हुन् म तपाईँलाई घृणा गर्छु र जब हाम्रो बीच प्रेमको कुरा हुँदैन थियो मलाई लाग्थ्यो म मेरो पतिलाई माया गर्छु ईश्वर मलाई किन यति विचित्र कठोर यति शुष्क यति बाँझी बनाइदियो म चाहेर पनि कसैलाई माया गर्न सक्दिनँ किन सुकायो मेरो प्रेमको मुहान कसले थुन्यो मेरो प्रेमको मुहान कसले थुन्यो मेरो प्रेमको मुहान सन्जीले म त्यसलाई घृणा गर्छु म त्यसलाई घृणा बाहेक केही पनि गर्दिनँ होइन म त्यसलाई घृणा पनि गर्दिनँ त्यसलाई म केही पनि गर्दिनँ त्योसँग मलाई सरोकार नै छैन त्यसलाई म चिन्दै चिन्दिनँ जान्दै जान्दिनँ तर यो ढटाइ पनि धेरै समय टिकेन के त म अझै तिमीबाट मुक्त भए छैन नभएको भए पनि अब म तिमीबाट मुक्त हुनैपर्छ त्यसैले मैले आफूलाई विश्वास दिलाएँ तिमी मलाई प्रेम नै गर्दैनथ्यौ त्यो त मेरो भ्रम मात्र थियो मैले तिम्रो बारेमा जे सोचेकी थिएँ त्यो मेरो अबुझपनाको कारणले उब्जेको भ्रम थियो यसरी मैले आफैमाथि जबरजस्ती थोपरेको यो विश्वास भने अचम्म फेरि हराएन बिस्तारै मलाई शङ्का लाग्न थाल्यो के साँच्चै तिमी मलाई प्रेम गर्थ्यौ त यदि तिमी मलाई प्रेम गर्दैनथ्यौ र सब मेरो भ्रम थियो भने मैले एकैचोटि मुक्त र हताश दुवै अनुभव गरेँ आफूलाई जे होस् मलाई मुक्ति चाहिएको थियो पत्यारी नलाग्ने गरी एक दिन म घरबाट निस्केँ के जान्न भने तिमी मलाई प्रेम गर्दथ्यौ वा गर्दैनथ्यौ तर सन्जी म तिमीलाई नभेटिकन विषयबाट फर्केँ तिम्रो सामना गर्ने आत्मा म फेरि पनि आएन त्यसपछि मलाई लाग्यो यो मेरो जिन्दगीको अन्तिम बिसौनी हो त्यसभन्दा उता केही पनि छैन अब पाउने गुमाउने कुरा केही पनि छैन जिन्दगीले अब एउटा स्थायी इक्वलिब्रियम पाइसकेको छ अब उता मेरो घर पति म म भित्रको म र अरू धेरै कुराहरू सँगसँगै समानान्तर अघि बढिरहनेछन् अनन्तसम्म र कहीँ पनि कसैको कसैसँग भेट वा बिछोड हुने छैन मैले चाहे पनि त्यस्तै मलाई लाग्यो जहाँ जे सस्तो छ त्यस्तै होस् त्यत्तिकै चलिरहोस् कहीँ कतै केही पनि नहोस् ममा अब कुनै सानोभन्दा सानो परिवर्तन पनि वहन गर्ने क्षमता छ भन्ने कुरामा मलाई विश्वास थिएन तर यहाँ पनि नियतिले मलाई धोका दियो मलाई तिमीसँग भेट्नु नै रहेछ हामीलाई एउटा भोजको निम्ति आएको थियो मलाई बाहिर निस्कने मन थिएन त्यसरी मैले जान्न भनिदिएँ तर मेरो पतिले जुन अनुनयको दृष्टिले मलाई हेऱ्यो मैले आफूलाई सम्हाल्न सकिनँ पहिलोपल्ट मैले पतिलाई अँगालो हालेर रोएँ तर ऊ चुपचाप उभिरह्यो उसले मेरो कपाल सुमसुमाएन आँसु पुछिदिएन मेरो अँगालो बिस्तारै बिस्तारै फुकाएर भन्यो ल अब तयार हो जाऊ मैं भरी बलिहारी जाऊ मैं रोवे बलिहारी जाऊ मैं रोवे बलिहारी जाऊ मैं रोवे बलिहारी मेकअप गर्दा म ऐनामा देखिरहेको थिएँ ऊ मलाई एकटकले हेर्दैछ मेकअप सकेपछि म उसको सामु उभिएँ ऊ प्रतिक्रिया रहित देखिने कोसिसमा थियो तर मलाई थाहा थियो ऊ मलाई यो श्रृङ्गारमा देखेर मुग्ध किन हो कुन्नी मलाई उसँग कुरा गर्न मन लाग्यो मैले उसँग गाजरको कोष लामो भयो कि लिपस्टिकको रङ ठिक छ कि साडीसँग ब्लाउज मिल्यो कुन सल लिउँ इत्यादि प्रश्न गरे उसले धेरै जसो हो वा होइनमा उत्तर दियो त्यसपछि हामी निस्क्यौँ हामीलाई हिँड्नु पर्यो त्यहाँ मैले उसको पाखुरा समातेको थिएँ यसो गर्दा किन हो मैले आफूलाई सुरक्षित अनुभव गरिरहेकी थिएँ भोजको ठाउँमा पुगेको एकछिन मात्र के भएको थियो मैले तिमीलाई त्यहाँ देखेँ मेरो सातो गयो म तिमीबाट भेटिन चाहन्नथेँ तर तिमीले मलाई देखिसकेछौ हेलो टाढैबाट तिमीले हात लायो उफ तिमी बद्लिएकै थिएनौ मैले मेरो पतिको मुखमा हेरेँ उसले मलाई मुस्काउँदै सोध्यो यो कहीँ त्यही मान्छे त होइन होइन मेरो मुखबाट निस्किहाल्यो किन हो मलाई निको लागेर म सच्याउन खोज्दै थिएँ तिमी आइपुग्यौ नमस्कार मेरा दुवै हात जोडिए तिमीले पनि केही असजिलो मान्दै हात जोड्यौ परिचय गर्नुहोस् यहाँ मेरो श्रीमान मैले बताएँ रविकान्त मेरो पतिले आफ्नो नाम बतायो तिमीले मेरो पतिलाई नमस्कार गर्यो र यहाँ मेरो क्याम्पसको सहपाठी म तिम्रो नाम बताउँदै थिएँ त्यति नै बेला मेरो पतिलाई कसैले बोलायो एक्सक्युज मी मेरो पति हामीलाई छोडेर बोलाएको ठाउँमा गयो म निरुपाय तिमीसँगै रहनु पर्यो जाऊ म कस्तो कस्तो सपना जस्तो तन्द्रा जस्तो अनुभव गरिरहेकी थिएँ बेहोसीमा जस्तो मैले के के बोलेँ के के तर तिम्रो अनुहार भने मैले बिरलै हेरेँ होला मलाई लाग्यो मैले तिम्रो अनुहार हेरिरहेँ भने त्यहीँ छुल्ला फुट्नेछु भत्किनेछु मेरो ओठमुख सुकिरहेको थियो मेरो पति आएपछि म केही सामान्य बनेकी थिएँ कार्यक्रम श्रुति सम्वेगमा हामीले आज डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी सुनिरहेका छौं यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी आज डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको अन्तिम श्रृङ्खला सुन्दैछौ अब सुनौ यसको बाँकी अंश मोरे बाके म कस्तो कस्तो सपना जस्तो तन्द्रा जस्तो अनुभव गरिरहेकी थिएँ बेहोसीमा जस्तो मैले के के बोलेँ के के तर तिम्रो अनुहार भने बिरलै हेरेँ होला मैले मलाई लाग्यो मैले तिम्रो अनुहार हेरिरहेँ भने त्यहीँ छता छुल्ल फुट्नेछु भत्कनेछु मेरो ओठमुख सुकिरहेको थियो मेरो पति आएपछि म केही सामान्य बनेँ भोजनपछि म पुरै सामान्य बनिसकेकी थिएँ मेरो पतिले अलि बढ्दै पिएको थियो र ऊ साथीहरूसँग गफमा व्यस्त थियो म एक्लै थिएँ र त्यतिन्जेल मैले एउटा अठोट गरिसकेकी थिएँ म कुनै बाहनाले तिमी भएको ठाउँमा पुगेँ सोधेँ गफ गर्दैनौ मेरो यो अकस्मातको खुलापन देखेर तिमी केही विस्मित देखियो र कुर्सी मिलाइदिँदै भन्यो बस्नुहोस् न तिमी अझै तपाईँमा थियो मैले भने यहाँ होइन अब बाहिर जाउँ बाहिर पुगुन्जेल तिमी पनि तिमीमा ओर्लिसकेका थियौ मैले तिमीसित खुब खुलेर कुरा गरेँ यसमा म पहिलेदेखि नै सतर्क थिएँ निकै बेर यताउताका कुरा भए मैले मेरो पतिको बारेमा बताएँ ऊ मलाई खुब माया गर्छ जीवनप्रति म सन्तुष्ट छु र भविष्यप्रति आश्वस्त छु इत्यादि तर म जे चाहन्थेँ त्यो चाहिँ अझै निकाल्न सकिरहेकी थिइनँ आखिरमा सोधिहालेँ मैले एउटा कुरा जान्ने खुब उत्सुकता छ मलाई तिमी नराटिकन भन्छौ तिमीले भन्यौ भन न कस्तो कुरा तिमी मलाई प्रेम गर्दथ्यौ तिमीले मलाई विस्मित नजरले हेऱ्यौ मैले हाँसेर भने हेर अब मेरो एउटा सुखी दाम्पत्य जीवन छ मलाई पुराना कुराहरूले केही फरक पार्दैन मैले त त्यसै जिज्ञासावाद सोधेकी हुँ तिमीले केही जवाफ दिएन सायद सोच्दै थियो के भन्नु उचित पर्ला भनेर मैले भने सोच्दैछौ मैले त्यस्तो सोचेर जवाफ दिनुपर्ने खालको कठिन प्रश्न गरे जस्तो त लाग्दैन त्यसपछि म हाँसेँ भएको म तिमीलाई कर गर्दिनँ हामी अर्कै विषयमा कुरा गरौँ तर अर्को विषयको न तिमीले थालनी गऱ्यौ न मैले अनि मैले नै प्रसङ्ग बदले अँ भोजको बारेमा तिम्रो के राय छ तिमी गम्भीर देखियो मेरो सम्पूर्ण ध्यान केही बोल्न उग्रिरहेको तिम्रो ओठमा केन्द्रित थियो वास्तवमा तिमीले बोल्न सुरु गर्यो मेरो श्वास रोकियो मुटुको स्पन्दन बन्द भयो मेरा सबै अङ्गहरू निर्जीव चेतहीन अस्तित्वहीन बने म सिर्फ तिम्रा शब्द सुनिरहेको मेरो कानमा जीवित थिएँ मेरो सम्पूर्ण प्राण सम्पूर्ण चेत सम्पूर्ण अस्तित्व सोहोरिएर मेरो कानमा सङ्केन्द्रित सङ्केन्द्रित भयो तिम्रो एक एक शब्द एक एक अक्षर एक एक भाइब्रेसन मेरा कानले निले टिभीले अगाडि भन्यो वास्तवमा म तिमीलाई भित्रभित्रै चाहन्थेँ मानौ हिँड्दा हिँड्दै समयको पाइला एकाएक रोकियो मानौ एक निमेषमा म भित्र हजारौँ हजार भयानक प्रलयहरू गए तर हामी बीच जुन आर्थिक सामाजिक दूरी तिमीले यसो भनेपछि मलाई अब केही पनि सुन्नु थिएन मैले बिचैमा झल्यास सम्झे जस्तो गरेर भने ओहो हामीले निकै बेर कुरा गऱ्यौँ मेरो श्रीमान मलाई खोज्दै हुनुहुन्छ होला जाउँ म तिमीलाई पर्खिँदा पनि नफर्किकन भित्र गएँ म एकान्त चाहन्थेँ चारैतिर हेरेँ तर त्यस्तो ठाउँ कतै थिएन मेरो पति अझै गफमा व्यस्त थियो मैले उसलाई मेरो टाउको दुखेको छ भनी बताएँ र घर जाने आग्रह गरेँ ऊ केही असजिलोसँग उठ्यो म उसको साथ चाहन्न थिएँ मैले भने चाहनुहुन्छ भने बस्नुहोस् मेरो टाउको दुखेर मात्र म एक्लै फर्कन्छु त्यसपछि मेरो पति मलाई घर फर्कने गाडीको बन्दोबस्त मिलाएर त्यहीँ बस्यो म फर्केँ पुग्दा म आधा पागल भइसकेकी थिएँ कोठामा छिर्ना साथ ढोका थुनेर रोएँ सोचेकी थिएँ म रोइसकेपछि ठिक हुनेछु मेरो पति अबेर घर फर्क्यो र बिछौनामा पल्टने बित्तिकै निदा आयो तर मेरो निद्रा कोसौँ टाढा थियो तिम्रा शब्द प्रत्येक मेरा कानमा दोहोरिरहेका थिए म तिमीलाई भित्रभित्रै चाहन्थेँ उफ किन ढाँटिदिएनौ सन्जी किन ढाँटेनौ अब म कहाँ खोजौँ मेरो मुक्ति कुरा रुँदा जब मेरा आँसु शेष रहेनन् तिमी कल्पनै गर्न सक्दैनौ मैले के गरेँ मैले तिम्रो मृत्युको कामना गरेँ सन्जी मैले तिम्रो मृत्युको लागि प्रार्थना गरेँ भयानक घोर पापमय प्रार्थना तर मैले गरेँ तर त्यो प्रार्थनाले मलाई झन अधीर अशान्त र उद्विग्न तुलायो हरेक पल्ट तिम्रो मृत्युको कामनासँगै मैले आफूलाई विधवा अनुभव गरेँ अनि त्यसै भयानक रातको अन्तिम प्रहरमा मैले एउटा भयानक खतरापूर्ण निर्णय गरेँ त्यो निर्णय जब मैले आफैलाई सुनाएँ त्यो यति भयानक लाग्यो कि म आफै काँपेँ तर मेरो त्यो अटल निर्णय थियो एकदम अटल मैले ईश्वरसँग प्रार्थना गरेँ ईश्वर यदि यो मेरो गल्ती हो भने पनि मलाई क्षमा गर म आफूप्रतिको मोह त्याग गर्न सक्दिनँ म बलिदान हुने क्षमता छैन म सांसारिक प्रेम चाहन्छु म यसै संसारमा बाँच्न चाहन्छु अनि मैले शान्ति अनुभव गरेँ मलाई लाग्यो मेरो निर्णय ठिक छ नत्र म किन शान्ति अनुभव गर्दैछु दिउँसो मैले आफूलाई सम्पूर्ण रूपले तयार पारेँ साँझमा मेरो पति फर्कने बित्तिकै मैले सुटकेस खोलेर देखाएँ जसमा मेरा साधारण कपडाहरू र अन्य कुराहरू थिए मेरो पतिले के हो भन्ने भावले हेऱ्यो मैले भने म जाँदैछु कहिले फर्कन्छौ मेरो पतिले सोध्यो म सधैँको लागि जाँदैछु मेरो पतिले मलाई सङ्केत दृष्टिले हेऱ्यो म उसै कहाँ जाँदैछु भोजमा भेटेको मान्छे त्यही थियो मेरो पतिले थुप निलेर मलाई हेऱ्यो हुनसक्छ भने मलाई माफ गर्नुहोला मेरो जिम्माका कुराहरू मैले यस कागजमा लेखिदिएको छु बुबा आमालाई साँचो कुरा बताइदिए हुन्छ जब म सुटकेस उठाएर हिँड्न लागेँ उसले मेरो हात समायो र आफ्नो दुवै मुठीमा मेरो हात राखेर भन्यो मलाई छोडेर नजाऊ मैले फेरि भने मलाई माफ गर्नुहोस् बिन्ती यो मूर्खता नगर म तिमीलाई प्रेम गर्छु मेरो पतिले भन्यो उसको आँखा रसाउन थालिसकेका थिए मैले भने तपाईँ आफूलाई सम्हाल्नुहोस् तपाईँले म जस्ता जति पनि पाउनुहुन्छ त्यसमाथि म तपाईँको लागि अयोग्य छु अपवित्र पनि मेरो धृष्टताहरूलाई माफ गरिदिनु होला तपाईँको प्रेमको निम्ति म तपाईँप्रति जीवनभर आभारी रहनेछु त्यसपछि मैले सुटकेस उठाएँ ढोकामा पुगेर एकपल्ट फर्केँ मेरो पति मलाई कातर नयनले हेरिरहेको थियो मलाई के सम्झ्यो सुटकेस भुइँमै राखेर म मेरो पति छेउ पुगेँ म उसलाई चुम्न चाहन्थेँ तर उसको अनुहार हेरेपछि मेरो छातीबाट जे उठ्न खोज्यो मैले त्यसको त्यसैलाई उसको हात चुमेर थुनेँ त्यसपछि म सोझै ढोकातिर हानिएँ र सुटकेस उठाएर निस्केँ त्यस घरलाई सधैँको लागि छाडेर जहाँ म दुलै भनेर भित्रिएकी थिएँ एउटा प्रयोगको मानसिकता बोकेर यसरी एउटा प्रयोग असफल भयो सोचेँ यो एउटा फुल फुटेको हो सम्भावनाको गर्भाधान फेरि हुनुपर्छ यसरी एउटा यात्रा असफल भयो मैले गन्तव्य पाइनँ ट्याक्सीमा म सोच्दै थिएँ र म अर्को यात्रामा गइरहेकी छु तर यो यात्रा पनि कतै त्यही पुरानो बाटोमा त दोहोऱ्याइरहेकी छैन मैले आखिर मेरो यात्रा असफल हुनुमा के कारण थियो मैले मेरो पतिको सामु कन्फेसन गरेँ तर उसले मलाई स्वीकार गरेन किन किनभने कन्फेसन गलत अनुक्रममा भयो मैले पहिले विवाह गरेँ त्यसपछि कन्फेसन गरेँ त्यसैले उसको पुरुष मानसिकताले मलाई स्वीकार गरेन तर यदि मैले पहिले कन्फेसन गर्न पाएकी भए र त्यसपछि विवाह भएको भए सायद मेरो यात्रा सफल हुने थियो अनि अहिले अहिले त्यही अनुक्रम त दोहोरिरहेको छैन तिम्रो डेरामा जाने मोडमा ट्याक्सी पुग्ने बेलामा मलाई लाग्यो म गलत ढङ्गले यात्रा गर्दैछु कतै मेरो यो दोस्रो यात्रा असफल नहोस् मैले ट्याक्सी मोड्न लगाएँ अहिले म माइतमा छु म आफ्नो निर्णयमा त्यत्तिकै अटल छु दृढ छु म माइतमा सिर्फ के कारणले रोकिएको छु भने म पहिले तिम्रो सामु कन्फेसन गर्न चाहन्छु तिमीलाई मैले यो चिठी त्यही कन्फेसन स्वरूप लेखेकी अब सन्जी मेरो जिन्दगीका प्रत्येक पानाहरू तिम्रो सामु छन् अब म थाकिसकेकी छु खरिसकेकी छु देखिहाल्यो मैले चाहेर पनि अरूलाई प्रेम गर्न सकिनँ मलाई नियतिमाथि विश्वास थिएन तर अब मलाई लागिरहेछ म तिम्रै निम्ति निर्मित हुँ मलाई स्वीकार गर मलाई लिन आऊ मलाई जुनसुकै झुपडीमा राख तिम्रो अँगालो मलाई कहिले साँगुरो हुने छैन प्रतीक्षारत कुसा फेरि पत्रको तल पुनश्च मलाई माफ गर मैले निर्णय बदले हिजो साँझ मेरो पति यहाँ आइपुग्यो ऊ ध्वस्त छ उसले भन्यो ऊ म बिना बाँच्नै सक्दैन मैले आफूलाई सम्हाल्न सकिनँ रोएँ उसको दयनीय अवस्थामाथि करुणा मात्र थिएन त्यो मलाई थाहा छैन यो के हो परन्तु एउटा नौलो तर एकदमै बलियो भावना अनुभव गरेँ मैले उसप्रति राति हामी सँगै सुत्यौँ मैले उसलाई मेरो बारेमा साँचो कुरा बताएँ तर उसलाई कुनै कुराको मतलब थिएन ऊ फगत मलाई चाहन्थ्यो बस रातभरि हामी एकअर्काको आँसुले भिजिरह्यौँ बिहान म जाँदा ऊ मेरो अगालोमा यसरी शान्त निधाइरहेको थियो अचानक मलाई मेरा सम्पूर्ण प्रश्नहरूको सम्पूर्ण प्रार्थनाहरूको उत्तर प्राप्त भएको जस्तो लाग्यो मलाई ती खास प्रश्नहरू र प्रार्थनाहरूको सम्झना आइरहेको थिएन तर अचम्म मलाई तिनीहरूलाई सम्झिरहनु पर्ने खाँचो पटक्कै महसुस भएन दिन नयाँ उज्यालो लिएर आयो समयको यस्तो ताजापन मलाई सम्झना छैन पछिल्लो पटक कहिले अनुभव गरेकी थिएँ आज म उसँग घर फर्काउँदैछु यो चिठी मैले च्यातिदिनु पर्थ्यो होला कोसिस पनि गरेकी हुँ तर किन किन च्यात्न सकिनँ च्यात्नै मन लागेन सन्जी यो चिठीका कतिपय हरफहरूका अब कुनै अर्थ बाँकी रहेनन् तिनलाई मैले केरिदिनु पर्थ्यो तर त्यसो गर्न पाइनँ यो चिठीलाई दोहोऱ्याएर हेर्न सकिनँ तिमी आफैले मिलाएर पढ्नु ल त साथी बिदा मेरो जीवनको यो नयाँ यात्रामा मलाई शुभकामनाहरू देऊ विदा जून बिना को पधेरी भर्खरै सुन्यौं डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको अन्तिम अंश आजको लागि कार्यक्रम श्रुति सम्वेकबाट हामीले विदा लिने बेला भएको छ हाम्रो ठेगाना हो कार्यक्रम Shruti Sambeg Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो SHRUTI at UNN dot com dot NP शुक्रबारको श्रृंखलामा डाक्टर गोविन्द राज भट्टराईको उपन्यास मुगलानसँगै तपाईँ हाम्रो भेट हुने नै छ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ शुभरात्री